तपाईँ सुन्दै हुनुहुन्छ नेपालका चर्चित युवा साहित्यकार सुबिन भट्टराईद्वारा लेखित समर लभको अपार सफलतापछिको साया लेखक सुबिन भट्टराईज्यूको लेखनबाट प्रभावित भएर उहाँको चर्चित उपन्यास सायालाई विश्वभरि नै गुन्जयमान बनाउन र उहाँकै प्रिय पाठकहरूको अनुरोधमा आवाजभरि प्रस्तुत गर्दैछौँ यो कुनै पनि व्यक्तिगत अनि व्यापारिक प्रयोगमा प्रयोजन नगरिएको र केवल सुबिन भट्टराईको शुभचिन्तकको रूपमा उहाँको आदर गर्दै उहाँको प्रतिभालाई विश्वकै पाठकहरूमाझ फैलाउन गरिएको सानो प्रयोग हो समर लभको अपार सफलतापछिको समरलभकै अर्को भागको सफल उपन्यास साया पढ्न नभुल्नुहोला चौबिस घन्टादेखि लगातार परिरहेको जरीले तन आलास तलस बनाइरहेको थियो बिहानी पखको समय आधा निधाएको थिएँ आधा बिउजै थिएँ गाडीहरू कुदेको आवाज र सडकमा हिँड्ने मान्छेहरूको खल्याङ बल्याङ कानमा गुजुजुजु गरिरहेको थियो पूर्वपट्टिको खुल्ला झ्यालबाट पानीले चिस्याएको वायु सिरटो बने सरर छिरिरहेको थियो शरीर पुरै चिस्याउँदै त्यसको रोकथामको लागि म ब्ल्याङ्केट ओढिरहेको थिएँ यद्यपि त्यो हिउँदको महिना थिएन निरन्तर झरीको प्रभावले वायुमण्डललाई हिउँचे आवाज दिलाइरहेको थियो मोबाइलमा बजेको रिङटोनले आधा उधी निन्द्रा पनि निर्मत्त साथ खोज्ने दुष्प्रयास गर्यो तैपनि एक चौथाइ निन्द्रामै थिए यसो भन्नु आफूलाई जबरजस्ती निधाएको बनाउने प्रयास गरिरहेको थिए मोबाइलमा हेरेँ सेभ नगरिएको नम्बर रिसिभ गरे नारी स्वर प्रभावित भयो हेलो हेलो को हुनुहुन्छ यहाँ गेस गर्नुहोस् न को होला थम्ब्याउनै सकिनँ के हामीले यसभन्दा पहिले कुरा गरेका थियौँ निन्द्राकै आवाजमा मैले यसो भने आफ्ना एक्स गर्लफ्रेन्डहरू याद गर्नुहोस् न यी तेरेको आवाज आयो उताबाट सरी मैले चिनिनँ प्रयास गर्नुहोस् न कुनै क्लु भए सजिलो हुन्थ्यो म अर्ध निन्द्रामै बोलिरहेको थिएँ दिमागमा प्रेसर दिएर को हो भनेर सोध्न मन थिएन भए त सजिलै हुन्थ्यो तर मलाई त तपाईँलाई अप्ठ्यारोमा पार्न मन लागिरहेछ न्यु खोज्ने कुरा गर्छ उताबाट को हो कुन्नी यसो किन प्रश्न गरेँ हिसाब किताब बराबर गर्न उताबाट उत्तर आयो अब एक्कासी कुन जमानादेखिको दुश्मन निक्ल्यो मेरो मन निन्द्रामै भए पनि फ्ल्यासब्याकमा जान थालेँ पुराना महिला दुश्मनहरू को को छन् भनी लेखाजोखा गर्न लागे तर अह दुश्मन त परै जाओस् मित्र पनि धेरै कमाउन सकेको इतिहास मसँग थिएन कस्तो हिसाब किताब निकै बेर सोचेर सोधेँ सबै कुरा अहिले किन भन्नु कहिले भन्ने त त्यो पनि किन भन्नु होइन कस्तो न्यु खोज्ने मान्छे मलाई पनि झनक्क रिस उठ्यो उसो भए फोन किन गरेको त्यो त झन् भन्दै भन्दिनँ अनि के चाहिँ भन्न फोन गरेको त यतिन्जेल मैले के के भने त्यो त आफूलाई थाहा होला नि मलाई यो पो बरु अचम्म लागिरहेछ म यस आइमाईको बकवास यति लामो समयसम्म आफ्नो निन्द्रा मार्दै किन सुनिरहेछु फोन राखिदिउँ चनक्क परेर भने पछुताउनुहुन्छ अहिले तपाईँको बकवास सुनेर चाहिँ नपछुताइ बसेको छु जस्तो लाग्छ योभन्दा बढी पछुताउनुहुन्छ हामी यसभन्दा पहिले फोनमा बोलेका छौँ फेरि दोहोऱ्याएर प्रश्न गरेँ नौ हामी पहिलोचोटि बोलिरहेछौँ एक बिहानै मेरो दिमाग चाटिरहेछ पहिलोचोटि नै सुनेको आवाज हो पहिलोचोटि सुनेको आवाज म कसरी चिनाउँ त्यसपछि उनले ढिला नगरिकन भने म साया साया साके भएको एक चौथाइ निन्द्रा पनि दुई सेकेन्डमै कुले लाम ठोक्यो यसो लागिरहेको थियो पचासजना मान्छेले मलाई एकैसाथ चिमटिरहेछन् कसैले गहिरो इनारभित्र होलिदिए जस्तो लाग्यो पत्याइहाल्न पनि सकिनँ नपत्याउन मनले मानेन कोही मसँग जिस्किरहेछ यस्तो लाग्यो तर त्यो भनाइमा जिस्किनुको कुनै सङ्केत देखिएन एकछिनसम्म म पत्याउनु नपत्याउनुको द्वन्द्वमै फँसिरहेँ साया साक्य यो नामसँग म दुई वर्षदेखि जोडिएको छु यसरी जोडिएको छु कि जसरी कसैकी प्रेमिका उसको प्रेमीसँग जोडिएको होस् सायालाई मैले अक्षरमा कुदेको छु विचारमा भरेको छु भावनामा समेटेको छु ससङ्क्रमित भएको छु उसैमा सम्पूर्ण रूपमा अनि यस्तोमा उसँग एक किसिमको लगाव हुनु जायज होइन हो म निर्धक्कसँग भन्न सक्छु मलाई सायसँग प्रेम भएको छ म उसलाई प्रेम गर्छु तर अतीतले जसरी होइन अलिक भिन्न कायदाले बेग्लै अनुभूतिमा अनि यस्तोमा उसको नाउँ लिएर फोन आउँछ भने म किन उत्तेलित नहुनु मेरो मानसिक र शारीरिक अवस्थामा भयानक परिवर्तन किन नआओस् त सिडिएसको हरियो बोर्डमा नाउ देखेपछि सायालाई देख्न अतीतलाई केही दिन कुर्नु परेको थियो तर मैले पुरै दुई वर्ष कुरेको थिएँ अतीतभन्दा कयौँ गुणा धैर्य काखी च्यापेर हिँडेको थिएँ मैले नाउलाई मात्र कुरेको थिएन मलाई कहीँ कतै लाग्दैन साय मेरा लागि पात्र मात्र हो कतै लाग्दैन ऊ केवल मेरो शब्दहरूमा मात्र सीमित छे ऊ मेरा लागि अपरिचित हुनै सक्दिन औपचारिक साक्षात्कार बाँकी नै थियो सायासँग परिचित हुनुको परिभाषा दिनलाई प्रमाण छुटाउनलाई मैले पनि उसलाई सम्पूर्ण रूपमा अनुभूत गरेको थिएँ कमसेकम अतीतको आँखाबाट अतीतले चाहिँ नजरको दोषी बनी rất lý आफ्नो परिचय दिइसकेपछि मैले सोधेँ कहाँ थियो थियो थियो पो भनेछु भनिसकेपछि पश्चाताप भयो अर्काकी स्वास्नीलाई पहिलो संवादमै तिमी भन्ने प्रेरणा कहाँबाट आयो कुन तत्त्वले ठेल्यो मलाई त्यो भन्न त्यति व्याकरण नजान्ने मान्छे त पक्कै होइन व्यावहारिकता पनि बहुत जान्दथे तर ऊ मेरो यस किसिमको सम्बोधनप्रति निरपेक्ष रहे मानौ त्यो उसले सुने कि नै छैन मलाई सजिलो पारिदिए अब तिमीले नै चलाउँछु मनमा नै भने नत्र सायालाई तपाईँ भनेर बोलाउँ त्यो म कल्पनै गर्न सक्दिनँ त्यो सब म भेटमै भन्छु मेरो प्रश्नको उत्तर दिँदै उसले भने के आज भेट्न सम्भव छ उत्तेजित हुँदै प्रति प्रश्न गरे कहाँ कति बजे बज क्याफे बसन्तपुर तिन बजे अनि म तिमीलाई कसरी चिन्छु म तपाईँलाई चिनिहाल्छु नि उसले भने तैपनि मोबाइल नम्बर भएपछि के गाह्रो र उत्साहित हुँदै ओछ्यान छाडे पर्दा खोले झरी थामिने सङ्केत थिएन आकाश अविरल निचोरिरहेको थियो घडी हेरे साढे आठ हुन लागिसकेको थियो तर समय भन्दा तन्नेरी देखिन्थ्यो झ्यालबाट चियाए मान्छेहरू छाता वर्षादिनमा बाटोभरि देखिए केटाकेटीहरू स्कुल बस कुरिरहेका थिए यही समयमा त्यो बाटोमा सधैँ देखिने नियमित अनुहारहरू बर्सातको सुरक्षा अपनाउँदै हिँडिरहेका थिए एक जोका हावा आत्नै ठिर्याउने गरी प्रहार गरी त्यहीँ बेपत्ता भयो कफीको तलतल लाग्यो मुखसुख धोएँ किचनमा गएँ एक कप स्ट्रङ कफी बनाएँ र कोठामा आएर खाएँ हरेक क्षण जुनसुकै सोचाइमा मन जान खोजेको होस् अन्तत सायामै गएर ठोकिएको थियो हरेक घटनाक्रम विचार र योजना ससाना खोल्चा समुद्रमा मिसिए झैँ सायामा मिसिरहेको थियो मेरो सोचाइलाई नै अनियन्त्रित बनाउँदै विचारलाई उछिनेर दिउँसोको तिन बजेलाई गन्तव्य बिन्दुको समय राखेर मेरो आधा दिन बित्यो कुनै पनि काम गर्दा घडी हेर्दै यति घन्टा बाँकी छ भनेर एक किसिमको म्याराथुनमा दौडिरहेको धावक चाहिँ मेरो समय बितिरहेको थियो र मलाई पनि यसरी नै समय बिताइरहन मन परिरह्यो साँच्ची साय कस्ती होली अतीतले एक किसिमले बयान गर्यो मेरो शब्दमा ऊ एक किसिमले कुदे कसको विश्लेषणसँग ज्यादा परस्पर छे म कल्पना आकाशमा उडिरहेँ क्याडबेरी होट सिल्की कपाल अनि अल्ट्रा बोल्ड सायालाई कल्पना र वास्तविकताको सङ्घारमा ल्याउँदै पठाउँदै गर्न थाले दिउँसोको तिन बजेको समयलाई तानेर सार्नु जस्तो भइरहेको थियो समय डोरी हुँदो हो त बल लगाएर तानी लम्बाइ घटाउने दुष्प्रयास पनि गर्दो हुँ समय बित्दैन चाहेको बेलामा यही यसको धर्म हो थप अधैर्य बनाइदिनु ओस्लो किलको यात्राबाट अतीतको कथा सुनेर आइसकेपछि साया काठमाडौँ फर्किएको खबर पाए उसलाई फेसबुकमै खोज्ने प्रयास पनि नगरेको होइन तर कसै गरी पनि फेला पार्न सकेन सायद जो पायो त्यहीका लागि ऊ इन्भिजिबल बनिदिएकी थिए एकपटक त मनै थाम्न सकेन अतीतलाई नै फोन गरे उसले भन्यो सायाले आजकल आफ्नो एकाउन्ट डिएक्टिभेट गरेकी छे त्यसपछि मैले पनि वास्ता गर्न छाडेँ तर बेला बेलामा अतीतसँग सम्पर्क भने गरिरहन्थे र सोध्थे सायाको खबर मेरो चासोमा अतीत यसो भन्थ्यो के फरक पर्छ र साया भेटियोस् या नभेटियोस् मेरा लागि साया भेटिनु र दृश्यविहीनको हातमा टच लाइट हुनु उस्तै उस्तै हो अतीतलाई म सम्झाउन खोज्थेँ निराशावादी स्थितिबाट निर्वृत्त बनाउने प्रयास गर्थेँ तर उसलाई मेरो कुराले कहिल्यै छोएन सायद मैले नै सम्झाउन जानिनँ मलाई यस्तो लाग्थ्यो एकचोटि ओस्लोमा उसले दिएको ठेगाना पछ्याउँदै गएँ त्यो होलीको दिन थियो नेपाली र भारतीय विद्यार्थीहरू रङ दलिरहेको अनुहार लिएर रमाइलो गरिरहेका देखिन्थे म सिधै अतीतको रुममा गएर नक गरेँ मलाई देखेर ऊ छक्क पर्यो निलो ट्राउजर र रातो टी सर्टमा थियो ऊ अनुहारमा भने दारी झुस्छ ओट क्वालिटी परिसकेका कपाल फुङ्ग उडेको कल्छिरीतिर पनि नमिलेको कपाल झ्याप्पै देखिन्थ्यो हेर्दै प्रेममा धोका खाएर बसे जस्तो देखिन्थ्यो उसले मलाई भित्रपट्टि छिरायो खाटमा ल्यापटप खोलिएको थियो मैले नदेखिने गरी चलाएर एकछिनमै सटडाउन गर्यो मेरो आतिथ्यका लागि उसले कफी बनाएर खुवायो अनि नर्वेजियन चुरोटको बट्टा मेरो अघिल्तिर सार्यो चुरोट सल्काइसकेपछि मैले उसलाई भने होलीको दिन पनि किन यस्तो रङ उडे जस्तो उल्या अतीत उसले मेरो कुरामा कविजय हुने प्रयास गर्दै भन्यो न कोही छ भिजाउने न कोही छ रङ्गाउने रुखा फिक्का यस्तै छ मेरो होली मलाई वाह भन्न मन लागेको थियो तर ऊ कविता सुनाइरहेको थिएन बोल्ने टपिक नै फेला नपरे चाहिँ हामी मौन बसेका थियौँ कफीको एक चुस्की लगाएर अतीतले भन्न थाल्यो मलाई रङ मन नपर्ने होली मन नपर्ने त्यो एउटा होलीकै दिन थियो साया अचानक मेरो कोठामा आई र मलाई अन्न दुन्न अबिर दल दिन थाली उसले अबिर दलुन्जेल मैले झर्को फर्को गरेँ कोठामा के एक्लै बसिरा प्रफुल्ल हुँदै सायाले भनेकी थिए उसका ओठमा पनि अबिर लागेको थियो बरखी बारेजै सेतो कलरको टाइट कुर्ता सुरालमा थिए कपाल फुक्का छाडेकी थिए मलाई तानेर बानेसो चोकतिर लगे केटाहरूले छतबाट सायालाई लोला हानिरहेका थिए मलाई निकै असहज फिल भएको थियो भने यसरी लोला खाइरहँदा तिमीलाई अप्ठ्यारो लाग्दैन अप्ठ्यारो आई इन्जोय दिस अतीत आजै त हो नि हानु न जति हान्छन् सधैँभरि हान्न पाउने हुन् र यति भनिसकेर अतीत हाँस्न लाग्यो झुसादारी पालीको अनुहारमा हाँसो पटक्कै सुहाएन अनि फेरि आफ्नो भनाइलाई निरन्तरता दियो र यो आजको होली जब मलाई रङ मन पर्न थाल्यो होली मन पर्न थाल्यो म उसलाई मन नपर्ने भएँ त्यस रात उसले मलाई आफ्नैमा बस्न अनुरोध गर्यो भन्यो एक्लै भएर होला नपिएको धेरै भयो आज जम्नुपर्छ वास्तवमा म उसको यस किसिमको अफरको आशा सुरुदेखि नै गरेको थिएँ ऊ किचनतिर पस्यो किचनबाट फर्किँदा ऊ सँगसँगै दुईवटा गिलास र सल्किएको एउटा चुरोट पनि आयो पिउने क्रममा ऊ बेला बेलामा आवश्यकताभन्दा बढी भावुक बनिदिन्थ्यो बडो भावुक भएर भन्यो जो कहिले फर्कन्न जस्तो लाग्छ उसैलाई झन् नगाउन्जेल कुर्न मन लाग्छ किन होला अनि उहाँ उहाँ रुन पो लाग्यो कस्तो रुन्छे प्रेमी तिमी यार मेरो मुखबाट फुत्क्यो धन्न उसले सुनेन एकपटक सम्झाउने हेतुले भने हाँस्न सिक अतीत दुःखको सबभन्दा राम्रो उपचार भन्नु नै हाँसो हो ऊ आवाज निस्कने गरी हाँस्यो अनि भन्यो हाँस्नु दुःखको सबभन्दा राम्रो उपचार भए संसारमा सबैभन्दा धेरै नाइट्रस अक्साइड नै भित्थ्यो होला रक्सीको गिलास उठाउँदै गर्दा उसले भन्यो सुरु सुरुमा म रक्सी खान्न थिएँ सायाले दिएको लत हो यो ऊ भन्थे हाम्रोमा त रक्सी सगुन नै मानिन्छ जिउरो छाउनै पर्छ इस हेर्नुहोस् त आजकल म पनि खुब खान थालेको छु मुटु भिजाउनै पर्छ विस्कीको गिलास उठाउँदै उसले मलाई देखायो र एक घुटको निल्यो यसो गर्यो साया उसो गर्यो साया सायाका मात्र कुरा गरेर उसले मलाई अन्तिम अन्तिमको रक्सी चाहिँ वाकवाकी र नमिठो लाग्ने बनाइसकेको थियो उसका कुरा सुनेर मलाई लाग्थ्यो ऊ अल्कोहलिक भन्दा पनि सायाहोलिक ज्यादा भएको छ उसो त म पनि धेरै मान्छेहरूका प्रेम कहानी सुन्ने असल श्रोता भइसकेको थिएँ तर अतीतको कुरा भने अब अति नै हुन लागिसकेको थियो अर्थात् सायाप्रतिको त्यो हृदयसम्मको आसक्तिले गर्दा मलाई डर लाग्न थालेको थियो हामी वान इज टू टूको रेसियोमा पिइरहेका थियौँ तिन प्याकमा म टिल्ल भएँ ऊ छैटौँ प्याकमा थियो रात पुरै छिप्पिएको थियो उसलाई सुत्नु थिएन मलाई निन्द्रा लागिसकेको थियो एक फेर भने अब सुत्ने हो कि अतीत मात्नु र सुत्नु एकै होइन र ऊ गिलास समातिरहेको अवस्थामा ढलपल ढलपल गर्दै उठ्यो र भन्यो जे भए पनि होसमा नहुनु त हो त्यस्तो हो मात मन दुखेको ठिक पारिदिने यद्यपि उत्तर दिन सक्ने स्थितिमा ऊ थिएन तैपनि सोधेँ लाग्थ्यो उसको मन धेरै दुखेको छ आफै पनि त मातेको थिएँ मन दुखेको औषधि पनि हुन्छ र राइटर साहेब ऊ झ्यालतिर अघि सर्यो र आकाशतर्फ हेर्दै भन्न लाग्यो मन दुखेको औषधि बजारमा पाइने भए त्यसको सबभन्दा धेरै उपभोग गर्ने मै हुन्थे त्यसो हो भने मैले पनि उठ्ने आवश्यकता महसुस गरेँ र भने त्यो औषधि बजारसम्म नै आइपुग्दैन थियो पागल बनायो प्रिय यो दिल हरे पागल पागल बनायो प्रिय यो दिल हरे र पागल बसंती रंग छरे छरेर छरेर छरेर छरेर बसन्ती रङ छरेर जादु गरेर पागल पागल बनायो प्रिय यो दिल हरेर पागल बसंती प्रसङ्ग मोडिँदै जाने क्रममा मैले सोधेँ आजकल साया कहाँ छ अतीत को साया एकदमै जिउराउनै नभएको मान्छेले बोले चाहिँ अस्पष्ट आवाजमा भन्यो म चिन्दिनँ कोही साया कहिलेकाहीँ लाग्थ्यो साया कहाँ कहाँ जान्छे अतीत सब थाहा पाउँछ तर मसँग सम्वाद हुँदा चाहिँ ऊ पुरै बेखबर भएको छनक देखाउँथ्यो मलाई एक दुई पटक त रिस नउठेको पनि होइन किन केही भन्दैन हो साया मौन भई अतीत भन्थ्यो के अब मन हुने पालो उसको आएको हो उसको सम्वादहीनताको कठोर प्रतिपादन गर्न मन लाग्थ्यो तर सोध्थेँ म उसको को हुँ र यात्रामा हिँड्दा भेटिने एक सहयात्री र केही पेग रक्सी खाने साथी बाहेक मसँग उसको केही सम्बन्ध छैन मैले उसित जति निकटताको महसुस गरे पनि उसका लागि म पराई नै हुँ पछि पछि म फगत यही सोचेर अतीतसँग सायदका बारेमा सोध्न छाडिदिइसकेको थिएँ अझ भनौँ कि अतीतसँग नै सम्पर्कमा बस्न छाडिदिइसकेको थिएँ ओस्लोमा मेरा अरू पनि साथीहरू थिए प्रत्येक साथीहरूलाई साया नगरेकी केटीको बारेमा पत्ता लगाउन आग्रह गरे केहीले वास्तै गरेनन् केहीले आफूले पत्ता लगाउन नसकेको रिप्लाई गरे कतै न कतैको लिङ्कबाट फेला पर्नुपर्ने कहाँ गई रणभुलमा परे पछि उनीहरूलाई बेकार रिक्वेस्ट गरेछु चाहिँ लाग्यो उनीहरूलाई के वास्ता मेरो एक पात्रलाई खोज्न आफ्ना सब काम छोडेर हिँडुन् अतीतबाट साएको कुनै खबर पाउन नसकेपछि म पनि आफ्नो पढाइ सकेर नेपाल फर्की लेखन र एनजिओमा लागेको थिएँ अतीत मेरा लागि अतीत नै भइसकेको थियो सायाका लागि चाहिँ अनि साया ऊ पनि त अतीतकै साया थिए अतीत अतीत भयो भने साया पनि अतीत नै हुने भए साय पनि गुमनाम पात्र झैँ सीमित हुन आँटेकी थिए जस्तो अरू पात्रहरू हुने गर्छन् ठ्याक्कै तिन बजे बज क्याफेको रुपटपमा पुगे पानी रोकिएको थिएन उस्तै गतिमा परिरहेको थियो जस्तो अघिल्लो दिन परेको थियो सिमसिमभन्दा अलिक सदन स्याहार होइन छोटो दूरीमा हिँड्दा भिजाइहाल्ने किसिमको वर्षात थिएन रुफटपमा दुईवटा टेबल रिजर्भ थिए एउटामा चार पाँचजना केटा बियर पिरहेका थिए अर्को त्योभन्दा धेरै हो र एउटी केटी चुरोट पिरहेकी थिए मन ढक्क भयो के साया त्यही हो तपाईँ सुन्दै हुनुहुन्थ्यो सुबिन भट्टराईको चर्चित उपन्यास साया के लेखकको भेट सायासँग हुन्छ त के थिए सायाका त्यस्ता व्यवस्थाहरू सुन्न अनि पढ्न नभुल्नुहोला उपन्यास साया नेपालका विभिन्न पुस्तक पसलहरूमा उपलब्ध छन् पढ्न नभुल्नुहोला सुबिन भट्टराईको साया